तथा परदेशमा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता भिजन एकानब्बे दशमलव छ मेगार्समा दस बजेको भिजन न्युज अपडेट पश्चात हामी आउने गर्छौँ म मदन भण्डारी रहनेछु तपाईँहरू समक्ष रातको एघार बजेसम्म मलाई प्रविधि समेसनमा कविताजीले साथ दिइरहनु भएको छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा तपाईँले हामीलाई पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा त्यस्तै W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा पनि एकैसाथ सुन्न सक्नुहुन्छ मोबाइल एप्लिकेसन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियोभिजन सर्च गरेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ निर्दामाथि अमला सिकिसकेका छन् निर्दामाथि अमला सिकिसकेका छन् कसरी लिने बदला सिकिसकेका छन् ए छेपारा अब तैँले रङ्ग फेर्ने कष्ट नगर्नु मान्छेले तेरो कला सिकिसकेका छन् मान्छेले तेरो कला सिकिसकेका छन् वाह यो कजबको मुक्तक मुक्तकार इन्धन डिपी भण्डारीजीको ग्वादी छ गोबन्दी गुल्मी उहाँको घर हो हाल उहाँ युएमा हुनुहुन्छ इन्धन डिपी भण्डारी पहिलोपटक कार्यक्रम मुक्तक मालामा आउनुभयो बडो गजबका मुक्तकका साथमा आउनुभयो गरेको गुण होइन नगरेको बैगुण देखिन्छ उहाँकै अर्को मुक्तकमा बोल्दैछु गरेको गुण होइन नगरेको बैगुन देखिन्छ यी आँखामा हेर फिँडाको बिस्कुन देखिन्छ तिमलाई पो आकाश हेर्न छत जानुपर्छ आफ्नो त मझेरीबाट नै जुन देखिन्छ आफ्नो त मझेरीबाट नै जुन देखिन्छ बडो सुन्दर बडो मिठो मुक्तक मुक्तकार इन्धन देवी भण्डारीजीको आजको यो अङ्कमा मुक्तकार इन्धन डिबी भण्डारीजीका यिनै चुस्किला दुई मुक्त श्रोता मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको बसाइमा तपाईँहरू समक्ष म तपाईँहरूले नै Muktakmala at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका धेरैभन्दा धेरै मुक्त साथमा उपस्थित भएको छु धेरै माया गर्नुभएको छ धेरै मुक्तक पठाउनु भएको छ म आलो पालो जोड्दै जानेछु हेरौँ निर्धारित समयमा कति सक्छु म मुक्तक राख्न यो हप्ता सकिनँ तपाईँको मुक्तक मैले बोल्न भने अर्को साता पक्कै जोड्नेछु हामी सँगै रहनुहोला कार्यक्रममा ढिला नगरी श्रोता म भने मुक्तक नै बोल्छु ल झुपडी भत्काएर पक्की घर बनाउनु छ झुपडी भत्काएर पक्की घर बनाउनु छ परिवारको भविष्य सुन्दर बनाउनु छ राहदानी बनाएर अब खाडी पस्दैछु हजुर छोरा बोर्डिङ पढाएर डाक्टर बनाउनु छ छोरा बोर्डिङ पढाएर डाक्टर बनाउनु छ अनुहार अलीको यो मुक्तक श्रोता झापा गाउँपालिका पाँच झापा उहाँको घर हो अनुहार अलीजी हाम्रो नियमित अङ्कमा यसरी नै आउनुहुन्छ मुक्तक मिठा लेख्नुहुन्छ अनुहार अलीजीका परिसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ लक्ष्मण कुवर्जीको खोइ कति गर्नु र पुपिर यस्तै रहेछ खोइ कति गर्नु र फुपिर यस्तै रहेछ यो जिन्दगी भन्नु आखिर यस्तै रहेछ जति जति राह समयाउँदै जान्छु मैले समयले थप्दै जान्छ भिर यस्तै रहेछ समयले थप्दै जान्छ भिर यस्तै रहेछ लक्ष्मण कुमारजी यसमा गुल्मीका मुक्तकार उहाँको मुक्तक बड मिठो हुन्छ अर्को मुक्तक मसँग छ श्रोता अर्जुन बिसी अन्जानजीको पठाइदिउँला मुटु उपहार सम्हालेर राख्नु ओहो पठाइदिउँला मुटु उपहार सम्हालेर राख्नु हिसाब गरी आफ्नो व्यापार सम्हालेर राख्नु दुई पैसा कमाई गर्न मुगलान जान सुफियारी तिम्रै भरमा हुनेछ घरबार सम्हालेर राख्नु तिम्रै भरमा हुनेछ घरबार सम्हालेर राख्नु यसो भन्दै हुनुहुन्थ्यो मुक्तकमा अर्जुन विषी अन्जानजी कसैलाई डोटी उहाँको घर हो अर्को मुक्तक श्रोता मसँग छ योगेश त्रिपाठीजीको भनेको जस्तो काम कहाँ पाइन्छ र भनेको जस्तो काम कहाँ पाइन्छ र मिहिनेत जस्तो दाम कहाँ पाइन्छ र तिमी आफ्नो स्वास्थ्यको ख्याल राख्नु भन्छौ सानो तर मर्ने आँट्दा पनि आराम कहाँ पाइन्छ र तर मर्ने आँट्दा पनि आराम कहाँ पाइन्छ र योगेश त्रिपाठीजीको मुक्तक यो श्रोता पहिलोपटक कार्यक्रम मुक्तक मालामा उहाँ आउनुभयो तर आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ युवराज ठकुरी अज्ञानीजीको मुक्तक मसँग रहेको छ सिंहदेवी मोरङ उहाँको घर हो युवराज ठकुरी अज्ञानीजीका मुक्त खरबहरूसँगै पहिलो साङ्गीतिकको शैली तपाईँलाई श्रोता सुमधुर सम्बन्धको प्रखाल ढलेपछि सुमधुर सम्बन्धको पर्खाल ढलेपछि थाहै नपाई जिन्दगीमा खुरी चलेपछि आशाको डोरी चुडिए चाहिँ भयो आशा आफ्नै मान्छेले मन बदलेपछि आफ्नै मान्छेले मन बदलेपछि राज ठकुरी अज्ञानी चिका मुक्त खरपहरूसँगै श्रोता तपाईँले यो गीत सुन्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा कार्यक्रम मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ आजको यो वसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू लिइरहेको छु आलो पालो जोडिरहेको छु जस्तो बीज रोप्यो उसले उस्तै फल पाउनेछ जस्तो बीज रोप्यो उसले उस्तै फल पाउनेछ हेर्दै जाऊ समयले एक दिन उसैलाई देखाउनेछ बुढाबाको हात छोडेर जसले कुकुर डोर्याउँछ नि एक दिन उसको छोराले नि कुकुर डोर्याउनेछ एक दिन उसको छोराले नि कुकुर डोर्याउनेछ यो कडा व्यङ्ग्य मुक्तकार दिनेश बिसिजीको चौकुने गाउँपालिका चार बिजौरा सुर्खेत उहाँको घर हो हाल उहाँ वीरेन्द्रनगर सत्र लाटे कोइली सुर्खेतमा हुनुहुन्छ दिनेश बिसिजीको यिनै कसिला मुक्त करबहरूसँगै अर्को मुक्तक म कार्यक्रममा जोडिहाल्छु श्रोता मसँग मुक्तक छ सुरेश घरती मगर्जीको थियो एउटा मात्र छोरो घर आएन थियो एउटा मात्र छोरो घर आएन आउँछ भन्ने आशा थियो तर आएन हजार सपनाहरू बोकी हिँडेको परदेशी सन्चो छ या बिसन्चो खबर आएन सन्चो छ या बिसन्चो खबर आएन यो मार्मिक मुक्तक सुरेश कर्ती मगर्जीको सुगम खोली गाउँपालिका रोल्पा उहाँको घर हो अर्को मुक्तक म लिँदैछु श्रोता कार्यक्रममा मसँग मुक्तक छ हरि विवश पीएमजीको देखेर होइन नदेखेर फाल्नुपर्ने हुन्छ देखेर होइन नदेखेर फाल्नुपर्ने हुन्छ अनि सबथोक बिर्सेर फाल्नुपर्ने हुन्छ यदि साँच्चीकै तिमीलाई भुल्नै पर्छ भने मैले मेरो मुठुलाई झिकेर फाल्नुपर्ने हुन्छ मैले मेरो मुठुलाई झिकेर फाल्नुपर्ने हुन्छ अहो करिब दिवस पिएमजी सिमता गाउँपालिका साथ सुर्खेतका मुक्तकार हालौहाँ काठमाडौँमा हुनुहुन्छ बडो मन छुने मुक्तक लेखेर हामीलाई पठाउनुभयो अर्को मुक्तक मसँग छ श्रोता गगन धामी गम्भीरजीको डहा गरी खुट्टा तान्ने काम नगरिदिनु डहा गरी खुट्टा तान्ने काम नगरिदिनु जल्दै आरिसले बाटो जाम नगरिदिनु चोट पुर्याऊ मनमा छुरा रोप छातीमा तर बिन्ती छ मेरो बदनाम नगरिदिनु तर बिन्ती छ मेरो बदनाम नगरिदिनु चोट पुर्याउ मनमा छुरा रोप छातीमा तर बिन्ती छ मेरो बदनाम नगरिदिनु गगनधामी गम्भीरजी दुर्गाथली गाउँपालिका छ बजाङका मुक्तकार हाल प्रवासमा हुनुहुन्छ पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष उहाँ यसरी आउनुभएको अर्को मुक्तक मसँग छ श्रोता शिवा सुवेदीजीको तिमी हिँड्ने गोरेटोमा प्रेमका गुच्छा छर्ने छैन तिमी हिँड्ने गोरेटोमा प्रेमका गुच्छा छर्ने छैन दुःख पीडा तिमीलाई पर्दा पछि पनि पर्ने छैन निश्चिन्त हौ निर्भय हौ खुसी मनाऊ उसकै भरमा तिमीलाई पाउन कुनै आन्दोलनमा गर्ने छैन तिमीलाई पाउन कुनै आन्दोलनमा गर्ने छैन शिव सुवेदीजी बुद्ध शान्ति चार जुनेली बस्तीका मुक्तकार कार्यक्रम मुक्तक मालाको सुरुवाती अङ्कदेखि नै उहाँ यसरी नै निरन्तर हामीहरू समक्ष आउँदै गर्नुहुन्छ मिठो माया बोकेर अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ सङ्ग्रौला सरगम सुदीपजीको नेपालको छोरो म नेपाली मन बोकेर नेपालको छोरो म नेपाली मन बोकेर पीडा लुकाई मुस्कुराउन बन्धन बोकेर चाहना थियो केही गर्ने आफ्नै भूमिमा बाध्यताले हिँडे परदेशी जीवन बोकेर बाध्यताले हिँडे परदेशी जीवन बोकेर हो नि रहरले पक्कै कहाँ जानुपर्छ र सङ्ग्रौला सरगम सुदीपजीको यो मुक्तक उदयपुर गाईघाट उहाँको घर हो हाल उहाँ दोहा कतारमा हुनुहुन्छ पहिलोपटक नै हुनुपर्छ सङ्ग्रौला सरगम सुदीपजी हामीहरू समक्ष आउनुभएको अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग मुक्तक शिव अन्जान बुढाथोकीजीको रहेको छ शिव अन्जान बुढाथोकीजीको घर शारदा नगरपालिका एघार सल्यान हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अबको क्रममा शिव अन्जान बुढाथोकीजीको मुक्तक मुक्तक सँगै अर्को एउटा साङ्गीतिक शैली तपाईँलाई श्रोता चलाएर वचनको छोरी तिमी गएदेखि चलाएर वचनको छोरी तिमी गएदेखि भएको छु साह्रै दुखी तिमी गएदेखि बाहिर जे जति मुस्कुराए पनि प्रिया भित्र छैन यो मन खुसी तिमी गएदेखि भित्र छैन यो मन खुसी तिमी गएदेखि टेलीविजन एकानब्बे दशमलव छ मेगामा कार्यक्रम मुक्तकमाला सुन्ने आउनु भएको छ मरण भण्डारीको साथमा कार्यक्रम गर्नुहोस् कसो गरी यो मन बुझाऊ सम्झनाले छाती पोल्दा कसो यो मन बुझाउ सम्झनाले छाती पोल्दा तिर बेथा भुलिदिन्थे तिम्रो मैले साथ पाउँदा बैगुनी रहेछौ शिव अन्जान बुढाथोकीजीका मुक्त खरबहरूसँगै श्रोता तपाईँले यो गीत सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा कार्यक्रम मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ कार्यक्रम माला तपाईँ नियमित सुन्नुहुन्छ नि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामसारणा श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ तपाईँले आफ्नो मोबाइलको प्ले स्टोरमा गएर नेपाली अडियो बुक डाउनलोड गरेर पनि हामीलाई त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ कार्यक्रम मुक्तक मालामा म आजको यो वसैमा श्रोता तपाईँहरूले नि पठाउनुभएका मुक्त करपहरू आलो पालो जोडिरहेको छु ढिला नगरौँ म भने मुक्तक नै बोल्छु ल गएको मान्छे फर्कने आस छैन गएको मान्छे फर्कने आश छैन समयले पनि पर्खने आश छैन यो कलियुगमा सबै छन् स्वार्थी अमृत कसैले छर्कने आश छैन अमृत कसैले सर्कने आश छैन ओहो यो सुन्दर मुक्तक रामशरण श्रेष्ठजीको चिसापानी रामेछा उहाँको घर हो कार्यक्रम मुक्तक मालालाई सुरुवाती दिनदेखि नै मिठो माया बाँड्नुभएका मुक्तकार रामशरण श्रेष्ठजीले Chisapani Nepal dot blogspot dot कममा हाम्रो कार्यक्रमलाई राख्दै आउनुभएको छ हामी निकै आभारी छौँ उहाँप्रति अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु श्रोता मसँग मुक्तक छ बसन्त हरियालीजीको सानोमा के के बन्छु भन्थे म पनि नोक्कर भनियो सानोमा के के बन्छु भन्थे म पनि नोक्कर बनियो डाक्टर पाइलट जस्तो केही नबनी नोक्कर बनियो समस्याले लखेटेपछि चुनौतीले गला दबाएपछि अन्त्यमा भारततिर छिरियो अनि नोक्कर बनियो अन्त्यमा भारततिर छिरियो अनि नोक्कर बनियो वसन्त हरियालीजी कमल बजार नगरपालिका नौ अछामका मुक्तकार हालमा पुनः भारतमा हुनुहुन्छ मुक्तक मालालाई निकै माया गर्नुहुन्छ खुसी लाग्छ यसरी नै आउँदै गर्नुहुन्छ अंग्रेजी नयाँ वर्षको असीम शुभकामना मुक्तकमाला सुनेर बस्नुहुने सम्पूर्ण मुक्तक मनहरूमा भनेर प्रिन्स याख्या प्यासीजीले श्रोता अर्को एउटा मुक्तक हामीलाई पठाउनु भएको छ अबको क्रममा म प्रिन्स याख्या प्यासीजीको मुक्तक तपाईँहरू समक्ष राख्दैछु विघ्न बाधा कसैलाई नहोस् रिस राग दूर दराजमा परोस् विघ्न बाधा कसैलाई नहोस् रिस राख दूरदराजमा परोस् सहयोगी मन होस् अरूको खुसी देख्न सक्ने आँखा होस् नयाँ सालमा अरू केही पनि चाहिँदैन बस यति भए पुग्छ तपाईँ हाम्रो आत्मीयता र घनिष्ठता अरू धेरै प्रगाड बनोस् तपाईँ हाम्रो आत्मीयता र घनिष्ठता अरू धेरै प्रगाड बनोस् हामी पनि यही चाहन्छौँ हाम्रो आत्मीयता घनिष्ठता यसरी नै प्रगाड बनोस् अझ उचाइमा पुगोस् प्रिन्स याक्याप्यासीजी सङ्खुवा सभाका मुक्तकार हालमा उहाँ प्रवासभूमि बेलायतमा हुनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता मुक्तकार कपिल मणिजीको रूप फरक हुँदो रहेछ चरित्र फरक हुँदो रहेछ रूप फरक हुँदो रहेछ चरित्र फरक हुँदो रहेछ मान्छे बाहिर जस्तो छ भित्र फरक हुँदो रहेछ आफ्नो सम्झेर कोहीलाई विश्वास नगर्नु दुश्मन आफ्नो हुन्छ मित्र फरक हुँदो रहेछ दुश्मन आफ्नो हुन्छ मित्र फरक हुँदो रहेछ कपिल मणिजी दाङ झुन्डीका मुक्तकार बडो गजबको मुक्तक लेख्नुहुन्छ उहाँको मुक्तकको तारिफ म के गरौँ अर्को मुक्तक मसँग छ श्रोता तामिता राई चाँदनीजीको आँखाबाट झऱ्यौ तिमी न मजाले रोएँ आँखाबाट झऱ्यौ तिमी न मजाले रोएँ अर्कै दिलमा सर्यौ तिमी न मजाले रोएँ केही दिन दिलमा अधिकार जमाएर अरूकै भर पर्यौ तिमी न मजाले रोएँ अरूकै भर पर्यौ तिमी न मजाले रोएँ तामिता राई चाँदनीजी हलेसी तुवाचुङ नगरपालिका साथ हलेसी खोटाङबाट आउनुभयो तामिताजी सम्भवतः पहिलो पटक हुनुपर्छ है तपाईँ हामीहरू समक्ष आउनुभएको आउँदै गर्नु होला यसरी नै आगामी अङ्कहरूमा पनि अर्को मुक्तक छ श्रोता मसँग सुनिल राणाजीको हरेक बाधा अडचनलाई पास गर्नुपर्छ हरेक बाधा अडचनलाई पास गर्नुपर्छ गाउँ समाजमा सबैलाई आश गर्नुपर्छ झारफुक अनि मलमपट्टि नभएर हुन्नन् धामी झाँक्री डाक्टरलाई विश्वास गर्नुपर्छ दामी झाँक्री डाक्टरलाई विश्वास गर्नुपर्छ सुनिल राणाजी वनकाँड कुपिण्डे नगरपालिका तीन सलियनका मुक्तकार हाल उहाँ दोहा कतारमा हुनुहुन्छ अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ मसँग सागर विभोरजीको मुक्तक रहेको छ सागर विभोर पालपालीजीको पाल्पा उहाँको घर हो सागर विभोर पाल्पाले चिका मुक्तकसँगै कार्यक्रममा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता तिमी सँगै चिच्याएर रुन त मलाई पनि मन छ तिमी सँगै चिच्याएर रुन त मलाई पनि मन छ आधा आधा मुटु एक हुन त मलाई पनि मन छ यो परिवेश त्यो परिधि जेल र लक्ष्मण रेखा जस्तै नजिकबाट तिमीलाई छुन त मलाई पनि मन छ नजिकबाट तिमीलाई छुन त मलाई पनि मन छ मेरो सुखमा मेरो दुःखमा तिमी साथ दिन्छौ भने मेरो सुखमा मेरो दुःखमा तिमी साथ दिन्छौ भने मेरो हाँसोमा मेरो आँसुमा सहभागी बन्छौ भने म त जुनी जुनी तिमीलाई साथ दिनेछु म त जुनी जुनी तिमीलाई साथ दिनेछु मेरो सुखमा मेरो दुःखमा तिमी साथ दिनु मेरो आँसुमा सहभागी बन्छौ भने म त जुनी जुनी तिमीलाई साथ दिनेछु म त जुनी जुनी तिमीलाई साथ दिनेछु मेरो सुखमा मेरो दुःखमा सागर बिबोर पालपालीजीका मुक्त खरबहरूसँगै श्रोता तपाईँले यो गीत सुन्नुभयो मुक्तक मालामा म आज तपाईँहरूकै मुक्त खरबहरू लिइरहेको छु श्रोता सर्वहाराहरूले आफ्नो जिन्दगानी बेचेर सर्वहाराहरूले आफ्नो जिन्दगानी बेचेर केही उपलब्धि भएन जानी नजानी बेचेर तिमीले भने टन्न धन दौलत कमायो सरकार लिपु लेक टनकपुर सँगै कालापानी बेचेर लिपु लेक टनकपुर सँगै कालापानी बेचेर अहो सुरज विक निर्दोषी असामुआको घर हो पञ्चदेवल विनायक नगरपालिका लयाँटी हाल उहाँ मुम्बई भारतमा हुनुहुन्छ सुरज विक निर्दोषीका मुक्तकसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ रुद्र कणेल आदर्शजीको निको हुन्छ बिरामीले खत बिर्सन्छ निको हुन्छ बिरामीले खत बिर्सन्छ मिल्ने साथी बोल्नै छोड्छ आदत बिर्सन्छ पैसाले नै सबै चिज पाउने ठान्छ मान्छे साथीभाइ आफन्त र विगत बिर्सन्छ साथीभाइ आफन्त र विगत बिर्सन्छ पैसाको अघि मान्छेले किन ज्योति गुमाएको होला है आँखाको रुद्र कणेल आदर्शजी राप्ती साथ चितवन उहाँको घर हो हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता राजकुमार सरगमजीको ती साना साना भाइ बहिनी पढाउनु छ ती साना साना भाइ बहिनी पढाउनु छ बा आमाको रोगको उपचार गराउनु छ विदेश गयो धनी हुन्छ छिमेकी भन्दै होलान् मलाई भने भत्किएको झुपडी उठाउनु छ मलाई भने भत्किएको झुपडी उठाउनु छ बाध्यता आफ्नै कठिनाई आफ्नै राजकुमार सरकमजीको यो मुक्त खोटाङ हौचर उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तक श्रोता मसँग छ अनिस नेउपानी मनको आँखासीको तिमी चाहन्छौ तिम्रो धन खेर नजाओस् तिमी चाहन्छौ तिम्रो धन खेर नचाओस् त्यो धनले किनेको मन खेर नचाओस् तर म एउटै मात्रै कुरा चाहन्छु प्रिया बल्ल बल्ल पाएको जीवन खेर नचाओस् बल्ल बल्ल पाएको जीवन खेर नचाओस् अनि स्नेउ पानी मनको आँखा धनुषा उहाँको घर हो हालो उहाँ हेटौँडामा हुनुहुन्छ अनि स्नेउ पानीजी निकै दामी मुक्तक लेख्नुहुन्छ उहाँको मनको आँखा मुक्तक सङ्ग्रह पाठक समक्ष छ मसँग पनि कार्यक्रममा उहाँले केही समय अघि सारी गर्नुभएको थियो अर्को मुक्तक मसँग छ प्रकाश पाठक योगीजीको एकान्तमा एक्लै रुने आदत भइदियो एकान्तमा एक्लै रुने आदत भइदियो अब रुन्न भन्छु झन् रुने लत भइदियो कसैलाई यति माया गरेको थिएँ मैले उसलाई राख्दा यो मुटुमै खत भइदियो उसलाई राख्दा यो मुटुमै खत भइदियो प्रकाश पाठक योगीजी भरतपुर तेइस जगतपुर उहाँको घर हो हाल उहाँ चेन्नई भारतमा हुनुहुन्छ संयोग कस्तो भने नि श्रोता अर्को मुक्तक प्रकाश पाठकजीको नै मसँग छ उहाँको घर भने शिवराज दुई गौरी हवा कपिल वस्तु हो आफन्तहरू स्वार्थी चनामा ख्याल गर्नुहोला आफन्तहरू स्वार्थी छनामा ख्याल गर्नुहोला दुखाउन खोज्छन् आमा ख्याल गर्नुहोला साउको ऋण तिर्न सक्ने भएपछि फर्किआउँछु जाडो बढ्दैछ झन्झन आमा ख्याल गर्नुहोला आफन्तहरू स्वार्थी छन् आमा ख्याल गर्नुहोला आमालाई आफ्नो स्वास्थ्यको राम्रो हेरविचार गर्दै गर्नुहोला साउको ऋण तिर्न सक्ने गरीको पैसा म कमाएर आउँछु भन्दै मुक्तकमा मुक्तकार प्रकाश पाठकजीले भन्दै हुनुहुन्थ्यो शिवराज दुई गौरी हवा कपिल वस्तु उहाँको घर हो पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ मसँग एसके धितालजीको मुक्तक रहेको छ र एसके धितालजीले नै लेख्नु भएको गीत पनि उहाँसँग छ यस गीतलाई शिव परियारले भएको छ सन्तोष रजौरेजीको सङ्गीत रहेको छ यस गीतमा एसके धितालजीले लेख्नुभएको गीत अनि एसके धितालजीको नि मुक्तक बडो संयोग अबको क्रममा तपाईँहरू समक्ष म राख्दैछु फूल पनि काँडा हुँदो रहेछ भाग्य फुट्या बेला फूल पनि काँडा हुँदो रहेछ भाग्य फुट्या बेला आँसु पनि विष बन्दो रहेछ दशा जुट्या बेला छैटौँ दिन भावी पनि उस्तै पराईको साथमा दिन पनि रात बन्दो रहेछ कर्म लुट्या बेला दिन पनि रात बन्दो रहेछ कर्म लुट्या बेला दुनिया, दुनिया। दुनिया नजर एसके दितालजीको मुक्तक मुक्तक सँगै एसके दितालजीले नै लेख्नुभएका गीतीय हरापरेसँगैको यो गीत तपाईँहरू समक्ष मैले राखेँ श्रोता कार्यक्रम मुक्तक मालामा तपाईँहरूले नै पठाउनुभएका मुक्तक हरापहरू म आलो पालो लिइरहेको छु आशालाई भने मुक्तक बोल्ने यो सिलसिला यति मात्रै श्रोता तपाईँहरूले पठाउनुभएका मुक्त खराबहरू मसँग सुरक्षित छन् यो साता तपाईँको मुक्तक मैले कार्यक्रममा समावेश गर्न सकिनँ अर्को हप्ता पक्कै बोल्नेछु मलाई आशा छ हामी सँगै रहनुहुनेछ तपाईँ पनि कार्यक्रम सुन्दै जाँदा श्रोता मुक्तक पठाउन मनभयो तपाईँलाई अनि प्रतिक्रिया बाँड्न मनभयो भने हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ त्यस्तै मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक तथा प्रतिक्रिया राख्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समेसनका निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झँदै मदन मण्डारी आजलाई भने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्ता